उत्पत्तिको पुस्तक अध्याय तेइस साराको मृत्यु सारा एक सय सत्ताइस वर्षसम्म बाँचिन् सारा कनान देशको किरियत अर्वा अर्थात हेब्रोनमा मरिन् अब्राहम साराको निम्ति शोक र विलाप गर्न त्यहाँ गए अब्राहम लास भएको ठाउँबाट उठे र हित्तीहरूलाई यसो भने तपाईँहरूका बीचमा म एक प्रवासी भएर बसेको छु यस लासलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस् हित्तीहरूले अब्राहमलाई भने हे प्रभु सुन्नुहोस् हामीहरूमध्ये तपाईँ एक शक्तिशाली शासक हुनुहुन्छ हाम्रा चिहान मध्ये सबैभन्दा असल चाहिँ छानेर लास गाड्नुहोस् हामी मध्ये कसैले पनि आफ्नो चिहानको लास गाड्नलाई तपाईँले दिन इन्कार गर्ने छैन त्यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए र जतिजना उनका सहरको ढोकाको अगाडि आएका थिए ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहमलाई भने होइन मेरा प्रभु मेरो कुरा सुन्नुहोस् म तपाईँलाई त्यो खेत र त्यसमा भएको ओडार पनि दिन्छु मेरा मानिसहरूकै सामुन्ने त्यो म तपाईँलाई दिन्छु तपाईँ आफ्नो मरेकी स्त्रीलाई त्यही गाड्नुहोस् अब्राहमले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत गरे अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने तपाईँको मन्जुरी भए सुन्नुहोस् म त्यस जग्गाको दाम दिनेछु त्यो तपाईँले स्वीकार गर्नुहोस् र त्यहाँ म यो लास गाड्न पाऊ एप्रोनले अब्राहमलाई भने हे मेरा प्रभु मेरो कुरा सुन्नुहोस् जग्गाको दाम त चाँदीका चार सय सिक्का हो तर मेरो र तपाईँको बीचमा त्यो के हो र लासलाई तपाईँ गाड्नुहोस् अब्राहमले एप्रोनको कुरा मञ्जुर गरे र तिनले एप्रोनलाई हितीहरूका सामुने उनले भने बमोजिम व्यापारीहरूमा जुन तौल प्रचलित थियो त्यही अनुसार चाँदीका चार सय सिक्का जोखी जोखिकन उनलाई दिए यसरी मकपेलामा मम्रे नरेको एप्रोनको खेत र त्यसमा भएको ओडारसहित एप्रोनले त्यहाँ सहरको ढोकाको अगाडि आएकाहरू हित्तीहरू सबैका सामुन्ने अब्राहमको अधिकारमा दिए त्यसपछि अब्राहमले आफ्नी पत्नी सारालाई कनान देशमा मोमरे मरेको मकपेलाको खेतको ओडारमा गाडे यसरी त्यो खेत र त्यसमा भएको ओडार समेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहमको अधिकारमा पक्कासँग दर्ता भयो